आवाज आवाज अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम बाल आवाज तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण प्रेजेन्ट प्रोग्राम बाल आवाज र तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय सात थुप्लो पाँच मेगा र यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ र साथीहरू म आउने गर्छु सधैँ शुक्रबार तिन बजेको नेपालवाणी नेटवर्कको समाचारपछि हाम्रो साना साना साथीहरूको लेख रचना सुन्नको लागि म सधैँ आउने गर्छु म सुजा र यतिखेर मलाई कन्ट्रोल रुमबाट सहयोग गरिरहनु भएको छ हाम्रो राजदाईले हजुर साथीहरू त्यसैले गर्दा तपाईँ आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने हाम्रो यस प्रोग्राममा हामीले स्थान दिने गर्थ्यौँ तर आज पनि हाम्रो स्टुडियोमा मैले एकजना सानो भाइलाई लिएर आएकी छु त्यसैले हाम्रो भाइ कस्ता छन् कहाँबाट आएका हुन् हाम्रो भाइ कति क्लासमा पढ्छन् यस्तै यस्तै कुरा जान्नको लागि तपाईँले मलाई एकैछिन वेट गर्नुपर्ने हुन्छ त्यसैले गर्दा साथीहरू एकैछिन मलाई वेट गर्दै गर्नुहोस् र यतिखेर पनि एउटा मिठो साङ्गीतिक आवाज सुनौ त्यसपछि म हाम्रो भाइसँग कुराकानी गर्न पक्कै आउनेछु हो देशको विकास गर्ने बेरुदन रेडियो अर्पणमा सुन्दै हुनुहुन्छ कार्यक्रम भलावाज र मैले अघि नै जानकारी गराइसकेँ कि आज हाम्रो स्टुडियोमा मैले एकजना भाइलाई लिएर आएकी छु तपाईँ जस्तै साना छन् हाम्रो भाइ चिटिक्कबाट आएका छन् बोल्न रेडी गर्दैछन् ओके अब म ढिला नगरिकन हाम्रो सानो भाइसँग बोल्छु है त हाई हाई के छ हालखबर ठिकै छ ठिकै छ ओके हामीलाई तिमी जस्तै साना साना भाइ बहिनीले तिमी जस्तै साना साना तिम्रो साथीहरूले आज सुन्दै हुनुहुन्छ होइन अब तिम्रो इन्ट्रोडक्सन देऊ न त सबैलाई My 8 अनि हाम्रो रिजनको हालखोर के छ अनि हाम्रो रिजन कुन स्कुलमा पढ्ने नि क्रिस्चियन पब्लिकमा पढ्ने अनि कस्तो चलिरहेको छ हाम्रो रिजनको पढाइ राम्रै चलिरहेको छ अनि रिजन ओके रिजन ओके रिजनले हेरिरहेको छ होइन बोलेको चाहिँ छैन केही छैन साथीहरू बोल्छ हाम्रो रिजन होइन अनि हाम्रो रिजनको बेस्ट फ्रेन्डको नाम चाहिँ के नि रिजन राजन थापा राजन किन मनपर्छ नि रिजनलाई <laughs> ओके रिजन ल जस्तो लाग्यो मलाई केही छैन दिदीसँग कुरा गर्नुपर्छ है तिमी जस्तै साना साना साथीहरूले सुन्दै हुनुहुन्छ रिजन डराउनु पर्दैन होइन हाम्रो रिजन अलि हल्का लजेर छ साथीहरू केही छैन अनि रिजन अनि तिम्रो घरमा को को हुनुहुन्छ नि ओके अनि आज सुन्दै हुनुहुन्छ रिजनलाई ओके अनि हाम्रो रिजनलाई चाहिँ बेस्ट सबभन्दा सबैभन्दा सबैभन्दा बढी मनपर्ने सब्जेक्ट चाहिँ कुन नि म्याथ मनपर्छ किन मनपर्छ नि म्याथ हिसाबहरू गर्नु मनपर्छ अनि रिजन त हिसाबमा ट्यालेन्ट छ जस्तो छ हो होइन अँ रिजन त मैले एकचोटि के अरे इङ्ग्लिस स्पिकिङमा एकदम फर्स्ट भएको सुनेको थिएँ हो हो अनि कस्तो इङ्ग्लिस बोल्छौ त हाम्रो रिजन खतरा इङ्ग्लिस बोल्छ जस्तो लाग्यो मलाई हो रिजन थोरै बोलेर सुनाइदेऊ न ओके रिजन हाँसिरहेछ लजाइरहेछ है अनि रिजन अनि तिम्रो क्लासमा मोनिटर छ कि छैन नि छ नाम के नि मोनिटरको युनिक पुन कतिको टाइट गर्छ नि युनिकले टाइट गर्छ टाइट गर्छ कोही कस्तो टाइट गर्छ कस्तो कस्तो अवस्थामा चाहिँ पिड्छ पिड्छ कि अनि कम्प्लेन गरिदिन्छ कि सरलाई कस्तो के गर्छ खेलाउँछ पनि के गेम चाहिँ एकदम खेल्नु मनपर्छ रिजनलाई अन्ताक्षरी खेल्नु मनपर्छ अनि आज उसो भए दिदीसँग अन्ताक्षरी खेल्छौ त <laughs> नखेल्ने ओके अब यस्तो अन्ताक्षरी खेल्ने मान्छेलाई पक्कै पनि गीत गाउन आउँछ हो कि होइन ओ है साथीहरू रिजनले टाउको हल्लाइरहेको छ है तपाईँले त देख्नु भएको छैन मैले त देखिरहेको छु हाम्रो रिजनको भोइस अलिक सानो सानो छ त्यसैले गर्दा साथीहरू ओके रिजन अब अन्तक्षरी खेल्ने मान्छेले त गीत गाउन पनि आउँछ पक्कै भने एउटा गीत गाएर सुनाइदेऊ न त प्रोग्रामको भर्खर भर्खर स्टार्टिङ भएको छ अझै रमाइलो हुन्छ रिजन ल ओके एउटा गीत गाइदिनु न मिठो गीत एकबाट मिल्के दुईबाट मिल्क तिनबाट तानेपछि नालीतिर मिल्के ह्याङमा ह्याङमा सिस्नुको झ्याङमा भोलि बिहान उठ्दाखेरि टाको हुन्छ ह्याङमा मेरो नाम सेर ए भोलि बिहान उठ्दाखेरि टाउको हुन्छ ह्याङमा चिया भइकन गइकन रोटेमा सुत्नु उताबाट काले काकर आइकन मुख्यमा मुत्न हलाला हलाला ला बत्तलको पानी मेरो गाने बानी पत्तलको पानी मेरो खाने बानी आजकल किन हो पठाउँदिन नानी <laughs> ऐनामा हेर्दा आँखा रातो रातो तरुणदेखि पछि जान्छ मेरो साथी ओ माई गड रिजन हजुर अनि यस्तो डेन्जर गीत कसले सिकाइदिएको गाउनलाई दिदीले दिदीले सिकाइदिएको दिदी पनि खतरा गाउनुहुन्छ क्या गीत रिजनको हो अनि रिजनको दिदी भने चाहिँ कतिवटा हुनुहुन्छ एउटा दिदी एउटा दिदी अनि एकजना चाहिँ म नै होइन भाइ दिदीको भाइ म रिजन होइन अनि रिजन यस्तो यस्तो तिमी यस्तो पप गीत गाउँदो रहेछौ होइन कस्तो तिमीलाई पप गीत गाउने एकदम मनपर्छ जस्तो छ हो हाम्रो रिजन भाइ सानो छ मन पर्दैन अनि यस्तो राम्रो गीत गाएको छौ त रिजन तिमी तिमीले त अनि कहिलेकाहीँ स्कुलहरूमा यस्तो कम्पिटिसन हुन्छ नि सिङ्गिङ कम्पिटिसन त्यसमा पार्ट लिन्छौ लिँदैनौ अब लिनुपर्छ है थ्री क्लासमा लिएको थियौ ओके खेलाउँदैन ल ल अब खेलाउनु पर्छ है बिस्तारै बिस्तारै हामीसँग पनि यस मलाई मलाई पनि यस्तो राम्रो गीत गाउन आउँछ म पनि अब हाम्रो कम्पिटिसन हुनु पऱ्यो सर यस यस्तै साथीहरूले भन्यो भने तपाईँकै पनि हाम्रो रिजनले गीत गाउन सक्छ जस्तो लाग्यो मलाई है रिजन अनि खाजा खायो रिजन आज खायो अनि ओके रिजन रिजन चाहिँ हाम्रो रिजन चाहिँ अलिक बोल्न लजा जस्तो लाग्यो मलाई होइन ओके केही छैन साथीहरू म एकैछिनपछि फेरि आउनेछु मलाई कन्ट्रोलबाट सिग्नल आएको छ कि ब्रेक बजाउने भनेर त्यसैले गर्दा तिन बजेर बत्तिस मिनट गएको छ एउटा मिठो साङ्गीतिक आवाज सुन्न पर्ने बेला भएको छ त्यसपछि एउटा छोटो ब्रेकको पालो त्यसपछि म फेरि आउनेछु तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर रोड टाढीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई main road Tadhi phone number शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसंचार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न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 गर्ने हाम्रो काम हाम्रो काम सम्पर्क अर्याल सप्लायर सेन्टर रनपाठ बकुलर चोक रेडियो अर्पण अगाडि प्रोपराइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र आठ सय उन्नाइस पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छप्पन्न पाँच एकसठी आठ सय चालिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ यो हो रेडियो अर्पण एक सय चार पाँच मेगा एकछिनको विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेघार्स र यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम बल आवाज र साथीहरू लास्ट विक चाहिँ मैले तपाईँको प्रतिभालाई हेर्ने गर्थेँ तपाईँको के कस्तो तपाईँभित्र के कस्तो प्रतिभा लुकेको छ तपाईँको प्रतिभालाई मैले स्थान दिने गर्थेँ तर आज भने हाम्रो स्टुडियोमा तपाईँ जस्तै सानो मैले एउटा रिजन भाइलाई लिएर आएकी छु त्यसैले गर्दा हाम्रो रिजन भाइसँग केही कुराकानी भयो होइन ब्रेक पछाडिको ब्रेक अगाडिको टाइममा अब ब्रेक पछाडिको टाइममा पनि म हाम्रो रिजन भाइसँग कुरा गर्न गइरहेको छु है ओके रिजन अब चाहिँ दिदीसँग ढुक्कसँग नलजाइकन बोल्नुपर्छ है ओके अनि रिजन अनि तिमीलाई चाहिँ भोलि पर्सि गएर के बन्ने विचार छ नि आर्मी भन्ने विचार छ ओ माई गड हाम्रो रिजन आले भएर हो कि आर्मी बन्ने विचार गरेको जस्तो लाग्यो मलाई हो होइन अनि किन आर्मी बन्ने भनेको त रिजन आर्मी बन्ने मन लागेर आर्मी बन्न मन लाग्यो है प्रायः जस्तो यस्तो मगर गुरुङहरू जस्तो हुन्छ नि यस्तो चाहिँ आर्मी गुरुङहरू हुन्छ अनि कि तिम्रो ड्याडी पनि आर्मी हुनुहुन्छ र आर्मी बन्न मन लागेको होइन ओके जे भए पनि हाम्रो रिजनलाई आर्मी बन्न मन छ होइन पछि गएर बन्दुक चलाउनु मन छ क्या रिजनलाई हो ओ माई गड हो भन्दैछ है रिजनले अनि रिजन तिमीले चाहिँ के गर्नु मनपर्छ नि मलाई खेल्न खेल्न मात्रै मनपर्छ पढ्न मन पर्दैन पढ्न पनि मनपर्छ अनि हाम्रो रिजनको पढाइ चाहिँ कस्तो छ त राम्रै छ राम्रै छ अनि रिजन तिम्रो एक्जाम सकियो कि कस्तो के भइरहेछ रिज एक्जाम एक्जाम सकियो सकिएर अहिले बिदा छ होइन रिजनको अनि बिदामा कतिको खेल्यौ त धेरै खेलेन धेरै खेलेन अनि सर म्यामले होमवर्क दिनुभएको होला होइन अब यो बिदाको टाइममा यति धेरै होमवर्क गरेर ल्याउनुपर्छ भनेर होमवर्कहरू भ्यायो अनि कहिलेबाट छ हाम्रो रिजनको पढाइ चाहिँ तेह्र गतेबाट पढाइछ राम्रोसँग पढ्दै ल रिजन भोलि पर्सि फ्युचरमा गएर आर्मी बन्ने प्लान छ हाम्रो रिजनको आर्मी बन्नुपर्छ है ओके अनि रिजन खेल्न मनपर्छ भन्यो होइन अनि तिमीलाई बडी चाहिँ के खेल्न मनपर्छ अघि नै हाम्रो ब्रेक अगाडिको टाइममा त तिमीले अङ्काश्री खेल्न मन पर्यो भन्यो होइन त्यो बाहेक अरू चाहिँ कस्तो अब तिम्रो स्पोर्टहरू हुन्छ नि फुटबलहरू खेल्ने मनपर्छ कि भलिबल खेल्नु मनपर्छ कि ब्याडमिन्टन खेल्नु मनपर्छ कि कस्तो हो फुटबल खेल्नु मनपर्छ अनि कोसँग खेल्छौ नि फुटबल रिजन साथीहरूसँग साथीहरूको नाम भनिदिउँ त हाम्रो रिजनको ल फुटबल खेल्ने साथीहरूको नाम सुन्नुहोस् है साथीहरू हाम्रो रिजनको साथीहरू को को हुनुहुँदो रहेछ अनि तिमी होइन अनि कस्तो मजा आउँछ फुटबल खेल्दाखेरि कहिलेकाहीँ कस्तो फुटबल खेल्दाखेरि काहीँ कस्तो झडा पर्छ नि बल यता लग्यो उता लग्यो भनेर झडा हुन्छ क्या रिजनको हुन्छ कसले जित्छ गड oh अब हाम्रो रिजनले पनि जित्नु पर्यो नि त हुन्छ रिजन ओके अब अर्कोचोटि चाहिँ अर्कोचोटि अनेरमा आएर बोल्दाखेरि चाहिँ मैले जित्थेँ नि दिदी भन्नुपर्छ हस् अनि रिजन अब यो ब्रेक पछाडिको टाइममा एउटा केही जोक्स अनि क्यारिकेचर गर्न आउँछ तिमीलाई जोक्स जोक्स स्टोरी गीत गाउन क्यारिकेचर गर्न के गर्छौ जोक्स जोक्स भन्न आउँछ ओके ल जोक्स भनिदेऊ नि त बाबा बाबा पाँच रुपियाँ दिन्न चार रुपियाँ किन चाहे तिन रुपियाँ दुई रुपियाँ भयो पुग्दैन र ल एक रुपियाँ oh यस्तो जोक्स हाम्रो साथीहरूले बुझ्नु भयो कि बुझ्नु भएन होइन साथीहरूले पक्कै पनि बुझ्नु भयो होला होइन रिजन अनि जो एउटा जोक्स त भन्यो अब स्टोरी भन्न आउँछ कि गीत गाउँछौ कि के गर्छौ कथा त भन्ने आउँदैन होला आउँछ भने भन आउँदैन भने चाहिँ अर्को गीत गाए पनि हुन्छ जे गरे पनि हुन्छ ओके त्यसो भए अब रिजनलाई नआउने भए हामी एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ त्यसपछि चाहिँ फेरि रिजनले त्यो गीत गाउन ट्राई गर्नुपर्छ हस् ओके एउटा मिठो आवाज सुनौ त्यसपछि हामी फेरि आउनेछौँ ओके म एउटा बालिका बिहानै उठ्दैछु भन्दैछ रिजन तिमी कतिको बिहान उठ्छौ सात बजी उठ्छौ अनि सात बजी उठेर के के गर्छौ त गर्ने है पढ्नुपर्छ नि है रिजन धेरै पढ्नुपर्छ अब रिजन फोरबाट फाइभमा जाँदाखेरि फर्स्ट हुनुपर्छ हुन्छ रिजन अनि रिजन अनि अघि हामीलाई यो गीतभन्दा अगाडि चाहिँ ल म एउटा गीत गाएर सुनाउँछु यसपछि भनेको थियो नि त रिजनलाई पक्कै पनि गीत गाउन आउँछ अघि नै श्रीमा भाग लिन्छु मैले भन्ने मान्छेले अहिले गीत गाउन नआउने त हुँदै हुँदैन ओके रिजनले गीत गाउँछ है ओके ल स्टार्ट गर नि त मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाऊ कुण्ठाउ जाउ, मान्छे नमर्ने सहर हुँदैन मान्छे नमर्ने सहर हुँदैन okay oh my god Rijan यस्तो राम्रो गराउँदो रहेछ अझ रिजन लजाको लजाइ गर्ने लजाउनु हुँदैन नि है रिजन तिमी लजायौ भने तिमी भित्र रहेको प्रतिभा लुक्छ कि त्यसैले गर्दा तिमी लजाउनु हुँदैन है रिजन अबदेखि चाहिँ मजाले गीत गाउनुपर्छ आफ्नो प्रतिभा देखाउनुपर्छ है रिजन अनि रिजन अघि नै घरमा दिदी हुनुहुन्छ भन्यो होइन तिमीले दिदीको नाम चाहिँ के नि ओके अनि कतिको झगडा पर्छ दिदीसँग धेरै पर्दैन पर्छ होला रिजनले मलाई ढाँटेको पर्छ कहिले <laughs> oh काहीँ पर्छ किन पर्छ नि झगडा त्यत्तिकै पर्छ त्यत्तिकै पनि झडा पर्छ त रिजन ओके <laughs> रिजन हाँसेर मात्रै बसिरहेको छ ओके साथीहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बालावास रेडियो अर्पणमा आइरहेको छ मैले भने हाम्रो सानो भाइलाई आज हाम्रो स्टुडियोमा ल्याएर भाइको प्रतिभा हेऱ्यौँ होइन भाइसँग मिठा मिठा कुराकानी गऱ्यौँ ओके अब भने मलाई कन्टेन्टबाट सिजन आइसकेको छ कि बिदा माग्नै पर्छ भनेर त्यसैले गर्दा हाम्रो भाइसँग बसेर मिठा मिठा कुराकानी गर्न मन थियो रिजनसँग बसेर अझै रिजनलाई कति अरू अरू पनि केही गर्न आउँथ्यो होला जस्तो लाग्थ्यो मलाई होइन ओके केही छैन म अर्को अर्को चोटि पनि पक्कै पनि हाम्रो रिजन भाइले हाम्रो यस्तो अन इयरमा ल्याउने प्रयास गर्नेछु र रिजन हजुर अब हामी अन्त्य अन्त्यमा छौँ होइन अब हामी प्रोग्रामबाट बिदा माग्ने बेला भएको छ अनि आज घरमा रेडियो सुनेर बस्नु भएको छ कि भएको छैन मम्मीहरूले अनि के भन्न चाहन्छौ मम्मीलाई यस स्टुडियोबाट <laughs> ओके म यहाँ रमाउँदैछु मलाई कस्तो रमाइलो भइरहेको छ मम्मी भन्ने हो रिजन ओके पक्कै पनि रिजनले आज कस्तो कस्तो फिल भइरहेको छ रिजन रमाइलो भइरहेछ रिजन बिस्तारै भइरहेछ खाजा खाँदैन कि खा हो रिजनले ओके <laughs> थाहा छ नि है अनि ओके अब भन्ने बिदा माग्नुपर्छ अनि आज हाम्रो स्टुडियोमा आएर आफ्नो हामीले एउटा जोक भन्यो होइन अनि गीत गाएर सुनायो दुईवटा गीत गायो अनि हाम्रो स्टुडियोमा आएर यस्तो मिठो मिठो कुराकानी गर्दै यसको लागि Rijana thank you so much thank you okay साथीहरू तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो अर्पणमा कार्यक्रम बलावज र अब भने डेफिनेटली बिदा माग्ने बेला भइसकेको छ तिन बजेर पचास मिनट गएको छ त्यसैले गर्दा बिदा माग्नै पर्छ यति बेलासम्म हामीले सुनेर साथ दिनुहुने हाम्रो श्रोताहरू थ्याङ्क यू सो मच र आज विशेष गरी मलाई हाम्रो यस स्टुडियोसम्म आएर हाम्रो रिजन आली भाइ चाहिँ मिठो मिठो कुराकानी गरिदियो होइन रिजनको लागि चाहिँ मेनी मोर थ्याङ्क्स अलट भन्न चाहन्छु अनि त्यसै गरी मलाई कन्ट्रोलबाट साथ दिनुहुने प्रति पनि आभार प्रकट गर्दै आजको लागि भने कार्यक्रम बालावाजबाट म सुझाव छुटिन्छु हवस् त नमस्ते लागि सुन हजुर रेडियो सम्पूर्ण वासीहरूका लागि खुसीको खबर प्रत्येक महिनाको दोस्रो शनिबार आउने क्रममा यही साउन दस गते शनिबार बिहान दस बजे शहीद गंगालाल अस्पतालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै ख्याति प्राप्त मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीको स्वास्थ्य परीक्षण हुँदैछ सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ सम्पर्क ओम साईराम अस्पताल टाढी बजार फोन नम्बर